नेपालमा पहिलो पटक पढे प्रथालाई अपराध घोषित सुत्केरी भएको बेलामा विभेद गरेमा पनि कानूनी रूपमा सजाय हुने बाजरामा जडीबुटी अवैध रूपमा निकासी भइरहँदा सम्बन्धित निकाय मौन जडीबुटीको अवैध निकासी गर्न खोज्ने दस ठेकेदारलाई कारवाही भएन पाटन र साँपी बगरको नयाँ नमुना सहरको सात वर्षमा गुरु योजना समेत बन्न सकेन विनियोजित बजेट हरेक वर्ष अन्य शीर्षकमा खर्च गरिँदै र केही दिनमै स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने शान्ति मन्त्री यादवको भनाई साना सहरी खानेपानी आयोजनाको उद्घाटन गर्न राष्ट्रपति भण्डारी आज धनगढी आउने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु नेपालमा पहिलोपटक छाउपडी प्रथालाई अपराध घोषित गरिएको छ अब आइन्दा छाउपडी प्रथालाई कसैले मान्यता दिएमा तीन महिना कैद र तीन हजार जरिवाना वा दुवै सजाय हुन सक्छ मुलुकयन प्रतिस्थापनका लागि संसदको विधान समितिको विधायन समितिमा विचाराधीन फौजदारी संहिता विधायन समिति अन्तर्गतको उपसमितिले छाउपडी प्रथालाई कसुर भनेर घोषणा गरेको हो सुदूरपश्चिम र मध्यपश्चिमका केही जिल्लामा महिनावारी र सुत्केरी भएको समयमा महिलालाई घरदेखि टाढा गोठमा राख्ने प्रथा कायमै रहेको छ महिनावारी भएको समयमा गोठमा बस्दा दुई हजार त्रिसठी साल यता अछाममा मात्र दस किशोरी तथा महिलाले ज्यान गुमाएका छन् अपराध समितिको फौजदारी संहिता उपसमिति संयोजक कृष्ण भक्त पोखरेलले इतिहासमा पहिलो पटक छाउपडी प्रथा अपराधको रूपमा दण्डनीय हुन्छ भन्ने शुरूआत भएको बताएका छन् उनले छाउपडीलाई पहिला मुद्दा चलाउने कुनै कानूनी आधार नभएको तर अहिले कानूनले नै दण्डीय मानिएको बताएका छन् छपडी प्रथा संस्कार र परम्परासँग जोडिएकाले कानून मात्र भएर नपुग्ने र बनेको कानूनबारे सबैले जानकारी राख्नुपर्ने पोखरेलले बताएका छन् नयाँ कानून अनुसार सुत्केरी भएको बेलामा विभेद गरेमा पनि कानूनी रूपमा सजाय हुनेछ संयोजक पोखरेलका अनुसार महिनावारी तथा सुत्केरीलाई आफ्नै परिवार तथा समाजले विभेद गर्ने भएकाले त्यसको उजुरी स्वयं महिनावारी वा सुत्केरी भएका महिलाले मात्र नभई परिवारका सदस्य वा जोसुकैले पनि उजुरी हाल्न सक्नेछन् बाजुराको सम्पत्तिका रूपमा रहेको जडीबुटी अवैध रूपमा निकासे भइरहँदा सम्बन्धित निकाय भने मौनता साँधेर बसेका छन् पटक पटक अवैध रूपमा करोड़ौंको नोक्सानी हुने गरी ठेकेदारले पचपन्न खाले जडीबुटी निकासी गर्दा पनि कुनै चासो नदेखाइएको स्थानीयवासीले बताउने गरेका छन् गत मंगिर छब्बीस गते जिल्ला प्रहरी कार्यालय बाजरा र इलाका वन कार्यालय कोल्टीको संयुक्त टोलीले अवैध रूपमा निकासी गर्न लागेको जानकारी पाएपछि ती जडीबुटी बरामद गरिएको थियो जिल्लाका उत्तरी भेगबाट अवैध रूपमा संकलन गरिएको करोड़ौं मूल्यको जडीबुटी निकासी हुन लाग्दा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाजराले जनाएको छ प्रहरी कार्यालयका अनुसार अवैध जडीबुटी बरामदपछि जिल्ला वन कार्यालय अन्तर्गत इलाका कार्यालयलाई बुझाइएको थियो जडीबुटी निकासी गर्न खोज्ने दसजना ठेकेदारका नाममा पक्राउ पूर्जी काटिएको एक महिना बितिसक्दा पनि उनीहरू पक्राउ नपरेको जिल्ला वन कार्यालय बाजराका निमित्त कार्यालय प्रमुख मन कुमार चन्त्यालले बताएका छन् उनले पक्राउ पूर्जी दिएको एक महिनासम्म पनि पक्राउ गर्न नसकेको स्वीकार गरेका छन् दुई थरीबीच आरोप प्रत्यारोप चल्दा पक्राउ गर्न नसकेको बताइन्छ अवैध रूपमा करोड़ौं जडीबुटीको कारोबार गर्ने ठेकेदारलाई राजनीतिक संरक्षण दिएका कारण पक्राउ नगरिएको स्रोतले बताएको छ जिल्ला वन कार्यालयको मातहतमा रहेको इलाका वन कार्यालय कोल्टीले मंगिर छब्बीस गते कोल्टी र दान्न साँगो बजारबाट रु एक करोड़ उना लाख बढी मूल्यको जडीबुटी बरामद गरेको थियो वन कार्यालयले नौ हजार सात सय केजी जडीबुटी संकलनको अनुमति दिएकामा ठेकेदारले चार गुणा बढी छत्तीस हजार सात सय केजी अवैध जडीबुटी संकलन गरेको देखिएको छ संकलनमा संलग्न दसजना ठेकेदार विरूद्ध अनुसन्धान शुरू गरिएको निमित्त वन अधिकृत सन्त्यालले बताएका छन् वन कार्यालयले ठेकेदार सुरत बहादुर साई बिर्ख भण्डारी धनबहादुर सन्त्याल विष्णुप्रसाद सन्ज्याल मंगल थापा बिर्ख रावल गणेश रावल राजेन्द्र शाही नवीन कुमार शाही र दीपक रेग्मी विरूद्ध अनुसन्धान गरिरहेको छ ठेकेदारलाई बचाउन राजनैतिक दलले दबाव दिँदै आएको बुझिएको छ जडीबुटी व्यवसायी र जिल्ला वन अधिकृत बीचेन्द्र सुवेदी बीच पाँच लाखको लेनदेनमा कुरा नमिलेका कारण जिल्ला वन अधिकृत रातारात जिल्ला छोडेर गएको बताइन्छ मध्य मध्यपहाड़ी लोकमार्गमा पर्ने बैतडीको पाटन र अछामको सामेबगरमा नयाँ शहर निर्माण गर्ने योजनाको काम कछुवाको गतिमा अगाडि बढ़िरहेको छ आर्थिक वर्ष दुई हजार छैसठी सडसठीमा तत्कालीन सरकारले मध्य पहाड़ी लोकमार्गमा दसवटा नयाँ नमूना शहर बनाउने घोषणा गरेको थियो तीमध्ये अछामको साबेबगर र बैतडीको पाटन पनि परेका थिए तर सरकारी घोषणाको सात वर्ष बितिसक्दा समेत नयाँ शहर निर्माणका लागि गुरू योजना नै बन्न सकेको छैन दुवै नमूना शहरका लागि यसपालि पनि बजेट विनियोजन भएको छ तर गुरू योजना नै नबनेकाले आएको बजेट खर्च गर्न पनि समस्या भयो भएको छ नयाँ शहर आयोजनालाई अगाडि बढाउन पाटन र साफे बगरमा कार्यालय पनि स्थापना भएको छ तर काम भने कछुवाको गतिमा अगाडि बढ़िरहेको छ मध्यपाडी लोकमार्गमा नयाँ नमुना शहर बनाउनका लागि नयाँ शहर विकास आयोजना घोषणाको सात वर्षसम्म पनि गुरु योजना नै बनाउन नसकिएको हो असामको साफे बगरमा नयाँ शहर निर्माणका लागि गुरु योजना नबन्दा यस वर्ष विनियोजित भएको छ करोड़ रकम कता खर्च गर्ने भन्ने विषयमै अन्यौता छाएको छ गुरु योजना नै नबनेपछि विगतदेखि नै प्रत्येक वर्ष विनियोजन भएको बजेट सड़क か चौडा बनाउन बस पार्क व्यवस्थापन गर्न र सानातिना पूर्वाधार बनाउने काममा खर्च भइरहेको छ यसपालि पनि आएको बजेट यस्तै कामको लागि खर्च गर्ने नयाँ शहर आयोजना सापे बगरको तयारी छ यी शहरहरूमा सामुदायिक भवन खेल मैदान सपिङ कम्प्लेक्स तरकारी फलफूल बिक्री केन्द्र बस पार्क जस्ता भौतिक पूर्वाधारहरू निर्माण गर्ने सरकारको योजना रहेको छ तर यी सबै पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने जग्गा खरिद गर्न पनि पहिले गुरु योजना नै आवश्यक परेकाले काम अगाडि बढ्न नसकेको नयाँ शहर आयोजना कार्यालय पाटन वैतालिका प्रमुख प्रवीण शाहले बताएका छन् पाटन र सापेबगरमा निर्माण गरिने नयाँ शहरका लागि झण्डै एक हजार रोपनी जग्गा आवश्यक पर्नेछ तर गुरु योजना नै नबनेका कारण जग्गा प्राप्तिको काम पनि शुरू पनि हुन सकेको छैन गुरु योजना बनाउने जिम्मा पाएका परामर्शदाताहरूकै कमजोरीका कारण नयाँ शहर आयोजनाको काम सुस्त रहेको आयोजना कार्यालयहरूले बताएका छन् पहाड़का सदरमुकाम र तराईमा बसाई सर्ने मानिसहरूको लडको लागेकाले पहाड़मै ठूला शहर निर्माण गरेर बसाई सराई रोक्ने उद्देश्यका साथ नयाँ शहरको योजना अगाडि बढाइएको हो तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ शान्ति तथा पुननिर्माण मन्त्री सीतादेवी यादवले केही दिनभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा हुने बताएकी छिन् हिजो गेटा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री यादवले जेठ महिनाको पहिला पहिलो सातासम्म निर्वाचन हुने दावी समेत गरेकी छन् उनले प्रमुख तीन राजनैतिक दल स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सैद्धान्तिक रूपमा सहमत भएको बताएकी छन् मधेस केन्द्रित दलको माग सम्बोधनका लागि व्यवस्थापिका संसदमा टेबल भएको संविधान संशोधनका विषयमा हालसम्म सत्तापक्ष र प्रमुख प्रतिपक्षले फरक फरक अडान राखे पनि निर्वाचन गराउन एकमत हुनुले त्यो विवादलाई पनि वार्ताबाट मिलाउन उनीहरू तयार देखिएको उनले बताएकी छन् सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने तयारी गरिरहेको बताउँदै असन्तुष्ट मधेसी जनजाति लगायतका गठबन्धनको लागि सरकारले पहल गरिरहेको बताएका छन् यस्तै शान्ति तथा पुनर्निर्माण मन्त्री यादवले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छलमिन आयोग सरकारले नै गठन गरेका कारण सरकारले यसमा कुनै हस्तक्षेप नगरेको स्पष्ट पारेका छन् सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छलमिन आयोगले काम द्रुत गतिमा अगाडि बढेको भन्दै पीड़ितले न्याय पाउने जेकेएर गरेका छन् शान्ति तथा पुनर्निर्माण मन्त्रालय देशमा चलेको दश वर्ष लामो सशस्त्र द्वन्दका क्रममा राज्य पक्ष तथा विद्रोही पक्षबाट मृत्यु भएका तथा बेपत्ता पारिएका बैतडीका नब्बे परिवारलाई राहत वितरण गर्न मन्त्री यादव बैतडी गएका छन् क्षेत्रीय अनुसन्धान समूह आरआईटीले फरार चारजना प्रतिवादीहरूलाई बिहिबार पक्राउ गरेको छ क्षेत्रीय प्रहरी कार्यालय दिपालबाट खटिएको टोलीले अंशबण्डा मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गरेको जनाएको छ पक्राउ पर्नेहरूमा भीमतत्व नगरपालिका वडा नम्बर दुई बस्ने खड्क सिंह थापा मगर अशोक थापा मगर मनोज थापा मगर र हरिश थापा मगर रहेका छन् पक्राउ परेका चारैजनालाई आवश्यक कार्यवाहीका लागि जिल्ला अदालत कञ्चनपुरमा बुझाइएको छ सरकारले कैलालीमा हात्तीपाइली रोग विरुद्धको औषधि खुवाउने अभियान थालेको पाँच वर्ष पुग्दैछ तर अझै पनि जिल्लामा साढे दुई लाख भन्दा बढी व्यक्ति यो औषधि खानबाट सुटेका छन् जिल्ला जनस्वास्थ्य कार्यालयले कैलालीका ग्रामीण क्षेत्रमा यो अभियान प्रभावकारी रूपमा सञ्चालन भए पनि उपमहानगरपालिका र नगरपालिकाहरू भनी प्रभावकारी बन्न नसकेको जनाइएको छ कैलालीमा गत वर्षसम्म आठ लाख चालिस हजार चार सय जनालाई हात्तीपाईले रोग विरूद्धको औषधि खुवाउने लक्ष्य निर्धारण गरिएकोमा पाँच लाख पञ्चासी हजार जनाले मात्रै औषधि खाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा अझै दुई लाख पचपन्न हजार चार सय जनाले औषधि खान बाँकी छ सहरी क्षेत्रमा बसोबास गर्ने र प्राय शिक्षित परिवारले नै स्वरोग वृद्धको औषधि खाने हेलचेक्राइ गरिरहेको स्वास्थ्य कर्मीको अनुभव छ नेपालमा अझै छत्तीसवटा जिल्लामा हात्तीपाली रोग उन्मूलन भएको छैन नेपाललाई सन् दुई हजार अठारसम्ममा हात्ती पाइलेको जोखिमबाट एक प्रतिशत भन्दा कममा झार्ने लक्ष्य राखिएको र सन् दुई हजार बीससम्म मुलुकबाट हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य रहेको छ जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरि भट्टका अनुसार हात्तीपाइले रोग विरूद्धको औषधि सेवन गर्दा विभिन्न साइड इफेक्ट हुने यो रोग विरूद्धको औषधि नेपालमा परीक्षण गर्न पठाएको जस्ता गलत प्रचारका कारण यो अभियान प्रभावकारी बन्न सकेको छैन आज राष्ट्रपति विद्यादेवी भण्डारी धनगढ़ी आउने कार्यक्रम तय भएको छ निर्माण सम्पन्न भएको शिवनगर दोस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटनका लागि राष्ट्रपति भण्डारी धनगढ़ी आउने कार्यक्रम तय भएको हो आज बिहान दस बजे धनगढ़ी उपमहानगरपालिका वडा नम्बर पाँच शिवनगरमा खानेपानी आयोजनाको दक्षिणपट्टि कैलाली बहुमुखी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 तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू Radio Unity dot com dot एनबीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै बिबिस नेपाली सेवाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भनी बिदा दिनुहोस् नमस्कार